विदेशमा पैंतिस लाख भन्दा धेरै नेपाली रहेको अनुमान छ सरकारले खाद्य ऐन दुई हजार तेइसमा संशोधनको तयारी थालेको छ ऐनमा भएको व्यवस्था समयानुकूल नभएको भन्दै सरकारले संशोधनको तयारी गरेको हो खाद्य ऐन संशोधनका विषयमा उपभोक्ता हित संरक्षण मञ्चले गरेको कार्यक्रममा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले ऐनमा स्पष्ट व्यवस्था नहुँदा मानव स्वास्थ्यमाथि खेलबाड़ गर्नेलाई सरकारले दण्डहित गर्न नसकेको बताउनुभयो उहाँले खाद्य स्वच्छता र गुणस्तर कायम गर्न सरकारले समय सापेक्षी कानूनको निर्माण गर्ने पनि बताउनुभयो मन्त्री पराजुलीले कतिपय अन्तर्राष्ट्रिय अनुभवले नेपाली परिस्थितिमा जटिलता थप्ने भन्दै आफ्नै परिवेश सुहाउँदो कानून निर्माणका लागि सुझाव दिन आग्रह गर्नुभयो मन्त्रालयले खाद्य ऐन संशोधनको प्रस्ताव संसदमा पेश गर्ने तयारी गरेको छ लगानीलाई प्रोत्साहित गर्ने गरी आज मौद्रिक नीति ल्याइने भएको छ नेपाल राष्ट्र ब्याङ्कले महँगी नियन्त्रण र लगानीलाई प्राथमिकता दिएर मौद्रिक नीति ल्याउन लागेको हो राष्ट्रिय ब्याङ्कले अहिले केही बेर पछि मौद्रिक नीति सार्वजनिक गर्न लागेको छ भर्खरै आएको नयाँ बजेटले गरेको परिक्षेपण अनुसार मूल्य वृद्धिलाई तय गरेर मध्याह मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले सुनाएको छ आउन लागेको मौद्रिक नीतिले छ प्रतिशतको आर्थिक वृद्धि दर गर्ने सरकारी लक्ष्यलाई सघाउने गरी लगानीको वातावरण बनाउन लगानीको वातावरण खुकुलो बनाउने भएको छ आज मुक्त कमैया दिवस कमैया मुक्ति घोषणा भएको चौध वर्ष पुगिसक्दा पनि मुक्त कमैयाहरूको समस्या जस्ताको तस्तै छ मध्य मध्यता सुदूरपश्चिमका पाँच जिल्ला दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरमा रहेका कमैयालाई तत्कालीन प्रधानमन्त्री श्री बहादुर देवार नेतृत्वको सरकारले दुई साल श्रावण दुई गते मुक्त घोषित गरेको थियो मुक्त घोषणासँगै सरकारले कमैयाका लागि जग्गा घर बनाउने काठ उपलब्ध गराइ लागेको ऋण गरेको थियो तर मुक्त भएको एक दशक बितिसक्दा पनि उचित पुनस्थापना र राहत नपाउँदा मुक्त कमैया कष्टपूर्ण जीवन बिताउन बाध्य छन् मुक्त कमैयाका चित्रमा कार्यरत मानव अधिकारवादी संस्था र थारू अगुवाहरूले मुक्त कमैयाको पुनस्थापन गर्न र कमलहरी राख्ने प्रचलनको अन्त्य गर्न सरकारसँग माग गरेका छन् पोखराको रामघाट स्थित सेती नदी थुनिदा बीस घर डुबानमा परेका छन् अविरल वर्षा र सेती नदी थुनिदा बीसवटा घर डुबानमा परेको स्थानीयले बताएका छन् अहिले सेना प्रहरी स्थानीय बासिन्दाको सहयोगमा नदीको मुख खोल्ने काम भइरहेको छ घर डुबानमा परि फसेकाहरूलाई सेना र प्रहरीले अहिले सुरक्षित स्थानतर्फ सारिएको छ डुबानमा परेका स्थानमा लामो समयदेखि ढुङ्गा केटी र बालुवा उत्खनन तीव्र गतिमा भएकाले नदी आसपास गहिँदै गएको छ यस्तै सुदूरपश्चिमको पहाड़ी जिल्ला बैतडीमा आज बिहान घर भत्कन्दा पुर्एर दुईजनाको मृत्यु भएको छ सदरमुकाम खलङ्गाबाट एक दिन पैदल उत्तरको उदयदेव साथमा घर भत्किँदा हानसिंह महता र उनकी पत्नी सुनादेवी महताको ज्यान गएको जिल्ला प्रहरीकाले बैतडीले जनाएको छ अविरल वर्षापछि घटना भएको प्रहरीको भनाइ छ सुनको भाव यो हप्ता तुलामा छ सय पचास रुपियाँले घटेको छ हप्ताको पहिलो दिन आइतबार तुलाको स्वर्ण हजार चार सय रुपियाँमा कारोबार भएको थियो त्यसपछि हप्ताभर घटबट हुँदै आज अन्तिम दिन सुनको भाव तुलाको त्रिपन्न हजार सात सय पचास रुपियाँ कायम भएको नेपाल सुनचाँद व्यवसायी महासंघले जनाएको छ यस्तै चाँदीको भाव पनि हप्ताभरमा तुलामा दस रूपियाँ घटेको छ आइतबार आठ सय पचास रूपियाँ तुला रहेको सुनचाँदी आज आठ सय चालिस रूपियाँ तुलामा कारोबार भइरहेको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा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 पन्ध्र सदस्य रहेको जनाएको छ विमानमा सबैभन्दा धेरै नेदरल्याण्डसका एक सय चौन्न जना अस्ट्रेलियाका सत्ताइस जना चालक दलका सदस्य सहित मलेसियाका त्रिचालिस जना इण्डोनेसियाका बाह्र जना र बेलायतका नौ जना रहेका छन् जर्मनी बेल्जियम फिलिपिन्स र क्यानाडाबाट आएका सहित जना अरू यात्रुको देश खोल्न सकेको छैन यात्रु मध्ये धेरै देश अस्ट्रेलियाको बेलबर्नमा हुन लागेको एचआईभी एड सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जान लागेको अस्ट्रेलियन अधिकारीहरूले जनाएका छन् युक्रेन सरकार र रूस समर्थक विद्रोही दुवैले एक अर्कालाई विमान खसालेको आरोप लगाएका छन् विमान नेदरल्याण्डसबाट उडेको चार घण्टापछि रुसको उडान क्षेत्रमा प्रवेश गर्ने क्रममा सम्पर्क विहीन भएको थियो युक्रेन सरकारले रुस समर्थक विद्रोहीको नियन्त्रण क्षेत्रमा विमान दुर्घटनामा परेको र विद्रोहीले नै मिसाइल प्रहार गरी विमान खसालेको दावी गरेको छ विद्रोहीलाई विमान खस्ताल्ने मिसाइल रुसले उपलब्ध गराएको युक्रेनले बताएको छ तर विद्रोही लडाकुले भने युक्रेन सरकारले नै विमानमा आक्रमण गरेको आरोप लगाएको छ खेल समाचार सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पोबुदु दासनायकेको करार अवधि एक वर्ष थप गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय दरबारमा आज बिहान बसेको मन्त्री परिषदको बैठकले प्रशिक्षक पूर्वको करार अवधि एक वर्ष थप गर्ने निर्णय गरेको हो यसअघि नेपाल क्रिकेट संघले प्रशिक्षक पूर्वलाई मासिक तलब खुवाउने नसक्ने भन्दै करार अवधि नथप्ने निर्णय गरे पनि सरकारले एक वर्षका लागि आफैले तलब दिने बताएको थियो दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने बारे निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै विदेशमा पैंतिस लाख भन्दा धेरै नेपाली रहेको अनुमान सरकारद्वारा खाद्यान्न दुई हजार तेइस संशोधनको तयारी मानव स्वास्थ्यमाथि खेलवाड़ गर्नेलाई सरकारले दण्डहित गर्न नसकेको कृषि विकास मन्त्री पराजुलीको भनाई मलेसियन एयरलाइन्सको जेट विमान युक्रेनमा दुर्घटना दुर्घटनामा दुई सय अन्ठाउन्न जनाको स्यान गयो र सरकारद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दास नायकीको करार अवधि एक वर्ष थप अवस्थ दिउँसो दुई बजीको अर्पण समाचार सकियो सुजिता हमाल बिदा नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwor real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी हो हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ institute multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र खाना क्वालिटी प्रेस खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात छ एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोक Narayangadh phone zero five six five seven one zero nine one five seven one zero nine one भोजनका लागि सुन हजुर रेडियो अर्पण सुन हजुर सिटी एक्सप्रेस मनी ट्रान्सफर आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा सगरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र